तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो उत्तर गङ्गा एफएम एक सय दुई मेगाहज यस कार्यक्रमका प्रायोजकहरू आहा सञ्चार साप्ताहिक रुकुमबाट प्रकाशनमा रहेको एकमात्र समाचार प्रधान पत्रिका आफ्नो सेवा तथा व्यापार व्यवसायको प्रचार प्रसार गर्न विज्ञापन प्रकाशन गर्न सरकारी तथा गैर सरकारी कार्यालयका सूचना प्रकाशन गर्न चाहनुहुन्छ भने पत्रिकाको कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ जसको लागि प्रकाशक तथा सम्पादक मेघराज खड्का मोबाइल नम्बर सन्तानब्बे चार पचासी एघार सात सय छ बागेश्वरी कम्प्युटर इन्स्टिच्युट विभिन्न कोर्समा कम्प्युटर पढाइनुका साथै इङ्ग्लिस ल्याङ्ग्वेज पनि पढाइन्छ म्यानेजिङ डाइरेक्टर कस्तुप नेपाली मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न बहत्तर शून्य उनासत्तरी खलङ्गा बजारको माथिल्लो बजार मिडिया चोक नजिकै प्रकृति डिजिटल फोटो स्टुडियो फोटो सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै फोन र फ्याक्सको सुविधासँगै इमेल इन्टरनेटको सुविधा विस्तृत जानकारीका लागि चन्द्र कुँवर फोन नम्बर शून्य अठासी पाँच तिस एक सय एकसठी खलङ्गा बजार कालिका मन्दिरको ठिक अगाडि my दिनुहोस् खुसी मलाई दिए दिनुहोस् मार दिए दिनुहोस् खुसी मलाई दिए दिनुहोस् मार तर सबैको भलाइ म लागिरहन्छु लगातार एउटा बेग्लै संसार हो एउटा बेग्लै संसार अनि अर्को एउटा एक्लै संसार हो त्यो एक्लै संसारमा जन्मेको मान्छे साम साधकको तर्फबाट सबैलाई नमस्कार रेडियो कार्यक्रम मध्येको एउटा त्यस्तो आनाका तान रेडियो कार्यक्रम केवल हजुरको लागि लिएर केवल हजुरकै लागि आइपुगे आज पनि साताका सबै बारहरूलाई बिर्सिएर बुधबारको पर्खाइमा रहनुभएका सबैमा हार्दिकताका साथ स्वागत म रामबी सामसाधक हजुरहरूकै भित्री मनको कुरा गर्न प्रयत्न गर्ने एउटा त्यस्तो रेडियो कार्यक्रम आउने गर्छ हरेक बुधबार राति सवा नौ बजे अर्थात् यसै समयमा हजुरहरूकै प्रिय रेडियो रेडियो स्टेसन रेडियो उत्तर गङ्गा एफएम एक सय दुई मेगा आर्जु अनि अनलाइन प्रसारण डब्लु डब्लु डब्लु डट गङ्गा डट ओआरजी डट एनपीबाट संसारभर एकैसाथ माया प्रेम र जीवनसँग केन्द्रित रहेर गीतहरूको पितृभाव बोल्ने रेडियो कार्यक्रम केवल हजुरको लागि कार्यक्रममा गीतहरूको भित्री भावसँग मिल्ने मुक्तक र गीतहरूको भित्री भाव बोल्ने प्रयत्न गर्दछु हजुरहरू पनि आफूलाई मनपर्ने गीतहरू लेखेर पठाउन सक्नुहुन्छ गीतहरू पठाउन हजुरहरूले केही नियम भनी पालना गर्नुपर्ने हुन्छ कहाँ र कसरी पठाउने त्यो भने म कार्यक्रमको अन्त्यमा बताउनेछु अबलाई भने आर्बिसकोट एक अल्लाका दिल्ली गुरुङ दिपबाबुले लेखेर पठाउनु भएको गीतहरूको भित्री भाव बोल्ने प्रयत्न गर्दै हजुरहरूको भित्री मनको कुरा गर्ने प्रयत्न गर्दछु तिमीलाई उता भैँसको मात लाग्न थाल्यो तिमीलाई उता भैँसको मात लाग्न थाल्यो मेरो जीवनमा आँसुको खाँदै खाद लाग्न थाल्यो तिमीलाई उता भइसक्यो मात लाग्न थाल्यो मेरो जीवनमा आँसुको खात लाग्न थाल्यो भाग्यलाई नै दोषी ठानी मन बुझाइरहेछु भाग्यलाई नै दोषी ठानी मन बुझाइरहेछु तिमी बिना मेला पर्व उराट लाग्न थाल्यो तिमी बिना मेला पर्व उराट लाग्न थाल्यो हो तिमीलाई उता आजभोलि भैँसको भात चढिसक्या हिजोदेखि मेरो जीवनमा आएदेखि तिम्रो जीवनमा भैँसको भात चढेछ सायद त्यही भएर होला आज मलाई छोडेर अर्कैसँग नाता गाँच्न पुग्यो अरे यस्तै यस्तै सुन्दैछु आजभोलि जब तिमी अर्कैको साथमा गयौ नि हो त्यही दिनबाट मेरो जीवनमा आँसुका खात खात लाग्न थालेका छन् के गर्ने त तिमीले छोडे पनि तिमी गए पनि यही भाग्य कर्म खोटो भनेर यही भाग्यलाई दोषी बनाएर मन बुझाउने प्रयत्न गरिरहेछु हिजोका दिनबाट आजका दिनसम्म तिमीसँगै गरेका ती उकाली ओह्राली भन्ज्याङ चौतारी आज ती मेला पर्वहरू तिमी बिनाको जिन्दगी उराट लाग्न थालेको छ शून्य लाग्न थालेको छ तिमी बिनाको जिन्दगी तिमी बिनाका मेलापातहरू उकाली ओह्रालीहरू हो यस्तै लागिरहेको छ आजभोलि हो आँसु बगिरहेर बगिरहेको छ आँखु आँसु बगेर ताली ताल बनेको छ त्यो रारा ताल जस्तै बनेको छ आँसुको ताल आज रुँदा रुँदा तिम्रै यादमा छटपिँदा छटपिँदा आज रारा ताल झैँ आँसुको ताल बढे बनेको छ तिमीलाई मैले साँचो र पवित्र माया दिएको थिएँ तिमीले त मैले माया दिएको बदलामा तिमीले उल्टी मलाई गाल दियौ उल्टो मलाई उल्टै आक्षेप लगायौ खै मेरो मायाको बदलामा तिमीले यस्तो किन गर्यौ म त्यो भने जान्दिनँ हो बालुवाको आज माटोमा हाम्रो माया हुर्किरहेको त्यो मायालाई तिमीले जसरी माटोमा हुर्किरहेको फुललाई बालुवामा लिँदा कस्तो हालत हुन्छ हो त्यही हालत बनाएकी छु आज हाम्रो मायाको त्यो सुन्दर फुललाई फुल नै आँटेको त्यो फुललाई त्यसरी तिमीले मास्न आँट्यौ मास्न आँट्यौ ओइलाउन आँट्यौ हो पलाउँदै थियो बिस्तारै फक्रिँदै थियो त्यो मायाको फुल बिस्तारै पलाउन पाएको थिएन तर तिमीले बिच बाटोमै ओइलाउन आँट्यौ ओइलाउने त्यस्तो अवस्था सिर्जना गर्यौ तिमीले तिमी त निष्ठुरी भाज तिम्रो मन कति निजो तिम्रो मन पापी हो औ तिमी र मसँगै त्यो मेलापात उकाली ओह्राली दही गुहाला गएको पनि याद आउँछ त्यो बाघ्रा गुहाला गएको पनि याद आउँछ त्यो घाँस दाउरा गएको पनि याद आउँछ तिम्रो मन जस्तो त मेरो मन कहाँ छ र तिमीसँगै मेलापातसँगै सँगै गएका थियौँ अनि रोदीमा तिमी र म गाउँदै गाउँदै त्यो आकाशमा ट टह जुन लागेको बेला त्यो जुनेली रातमा गएको बेला तिमीलाई याद छैन ओ त्यही पुरानो याद आज पनि मेरो मनमा बल्झिरहेको छ भक्खानेर राउँछ ती बेघातका छिनहरू सम्झिँदा रुन मन लाग्छ आफ्नो मनलाई सम्हाल्न खोज्छु तर सम्हालिँदैन आफ्नो मन कसरी सम्हालुमा रहर थियो यो सानो भएको कोपिलालाई फुलाउँला अनि फलाउँला भनेर त्यस्तै रपना सपनाहरू धेरै साँचेको थिएँ मनमा मैले तर तर यसमै मन बुझाउनु परेको छ आज सबै रहरहरू सबै मनका सबै लक्ष्य उद्देश्यहरू तन्काउनु परेको छ मनमय हो गाई चराउँदै वन पाखा बेलामा गीत गाउँदै गाउँदै गएको पनि याद छ मलाई तिमीले त त्यो कहिले चर्किएर लागेको घामलाई बिरामी होला भनेर मलाई छेक्थ्यौ नि अनि त्यो शीतलमा बस्नुपर्छ स्वास्थ्यको ख्याल गर्नुपर्छ बिरामी होइन्छ क्या भनेर सम्झाउँथ्यौ तिमीले तिमी गएदेखि कसले सम्झाउँछ र आजभोलि तिमी बिना तिमी गएपछि त आजभोलि तिम्रै मायाले त पागल त पागल थिएँ थिएँ तर पनि आजभोलि चारैतिरबाट सबै दुःखहरूले घेर्ने गरेका छन् चारैतिरबाट यस्तो खानुपर्छ उस्तो खानुपर्छ भनेर तिमी सिकाउँथ्यौ तर तिमी नभएपछि सबै थोक खान थालेको छु राम्रो नराम्रो छुट्याउनै आउँदैन मलाई त्यसैले स्वास्थ्य पनि आजभोलि नबिग्रिँदै गएको छ अस्वस्थ छु हो सायद मर्छु होला तिम्रै पिरमा तडपी तडपी मर्छु होला हो तिमी सबै थोक मेरो सार्थक भनेको मेरो सारा जीवनको सबै थोक भनेको तिमी हौ भनेर तिम्रो निम्ति यो सारा जिन् जिन्दगी साँचियो सारा तिम्रो निम्ति सारा जिन्दगी नै अर्पण गरियो तर तर बिच बाटो भई तर बिच बाटोमा यो मायाको ढाली कसरी भाँचियो कसरी लाचियो त्यो सबै तिम्रै कारण हो नि स्टोरी हो सबै तिम्रै कारण हो आज तिमी बिनाका जिन्दगी आज तिमी बिनाको यो जिन्दगी त एकदम बेमारिस्य लाग्छ तिमी बिनाको जिन्दगी आज एकदम सुन्ने लाग्छ तिमी बिना बिनाको जिन्दगी आज एकदम उडार लाग्छ ती मेला पर्वहरू एकदम उडार लाग्ने गर्छन् अब के गर्नु तिमीलाई पाउनु भाग्यमै रहेनछ यसै गरी मन बुझाउनु भए के नै छ उपाय बस के नै छ र उपाय पाउन man. माया अन्तै सारेर गयो मेरो माया अन्तै सारेर गयो मलाई यता एक्लै पारेर गयो मलाई यता एक्लै पारेर गयो मेरो माया अन्तै सारेर गयौ बर्खाभरि मेरै हौ भन्थ्यौ नि तिमीले बर्खाभरि मेरै हौ भन्थ्यौ नि तिमीले हिउँद नलाग्दै माया मारेर गयौ हिउँद नलाग्दै माया मारेर गयो हो हिजोसम्म मसँगको माया आज अर्कैलाई सुम्पेकी छेउ अर्कै अन्तै सारेर गयौ तिमीले मलाई आज यता एक्लो अवस्थामा आज यस्तो दुःख दुःख दिलो अवस्थामा छोडेर गयौ तिमी आफ्नै भनाउँदी हिजोसम्म कि ओ पोहोर सालको त्यो असार साउन महिनासम्म त मेरै हौ सबै तिमी मेरो हौ भनेर भन्ने गर्थ्यौ मलाई पुज्ने गर्थ्यौ ओ तिमी भाग मेरो अरू कोही छैन दुनियाँमा सबै तिमी हौ भनेर भन्ने गर्थ्यौ नि मलाई ओ आज यो मङ्सिरको तिन नजाँदै तिमीले कसरी माया मार्न सक्यो हो कि एक वर्ष पुरा नहुँदै कसरी परिवर्तन भयो तिम्रो मन कसरी बदलियो तिमी कसरी तिम्रो मनमा कसले बाँझो हाल हालिदिन पुग्यो खै त्यो भने म जान्दिनँ आजभोलि मन यसरी बुझाउँछु कि यो भाग्य नै यस्तै हो कि भनेर बुझाउने गरेको छु सायद भाग्य लेख्ने ज्योतिषीलाई ज्योतिषीले नै मेरो भाग्य लेख्ने एउटा भाग्य रेखा यसरी बाङ्गो बनाए यसरी बाङ्गो बनाए कि ताकि मेरो जीवनमै ठुलै बजेर बाधा हुने गरी यसरी मेरो भाग्य कोरिदिए कि मेरो जीवनमा योभन्दा ठुलो बजरवाद अरू केही छैन केही हुन सकेन पनि र हुन सक्दैन पनि आज पिरतीमा एकदम अशक्त भएको छु जसरी मान्छे अपाङ्ग हुन्छ जसरी उसलाई असज हुन्छ जसरी ऊ अशक्त हुन्छ त्यसरी म पिरतीमा अशक्त भएको छु केही गर्नै नसक्ने भएको छु न त म तिमीलाई छोट्न सक्छु न त बिर्सन सक्छु न त म तिमीलाई एउटी धोकेबाज हो भनेर गलत त्याउन सक्छु मेरो मनबाट न त मेरी हो भनेर भन्ने अधिकार छ मेरो केही छैन विचार हो भनेर पनि भन्दैन कसैले मलाई कठै भनेर पनि भन्ने कोही छैन भन्थ्यो जे भने पनि कठै भने पनि राम्रो भने पनि सर्वस्व भने पनि पराई भने पनि तिमी हौ तिमी थियौ र तिमी गयौ आज ओ आज म तिम्रै कारणले गर्दा मृत्युको मुखमा पुग्दै पुग्दैछु बिस्तारै तिम्रै कारण तिम्रै झझल्कोले तिम्रै ह्याली तडपिँदै तडपिँदै सुकेर लौरी जस्तै भइसकेको छु म ओ भइसकेको छु म अब बिस्तारै बिस्तारै सुकेर यो सायद यो लौरी ज्यानको पनि के भन्छ र सायद मृत्यु नै रोज्नुपर्छ होला अन्त्यमा गएर तिम्रो र मेरो कस्तो दिनमा भेट भएको अघि ओ कस्तो दिनमा भेट भएको हो त्यो महाको गेट थियो एउटा सुन्दर गेट थियो त्यही गेटमा हामी वार पार गर्थ्यौँ माया सटासट गर्थ्यौँ तिमीलाई भेट्नमा आउँथ्यो अनि तिमी मलाई भेट्न आउँथ्यौ त्यही गेटको बाटो भएर तर आज त्यही तिमीलाई भेट्न जाने त्यो गेट आज ठुलै पर्खाल भनेर उभिएको छ न त म त्यो गेटलाई तोड्न सक्छु न त फोट्न सक्छु न भत्काउन सक्छु न त्यो पर्खालाई नागेर नै तिमीलाई भेट्न सक्छु त्यसरी भन्यो यो माईको गेट पनि एक्कासी पर्खाल भनेर उभिएको छ हो तिमीले छाड्यौ भन्दिन अब म बाँच्छु अब म जिउँछु आफ्नै तरिकाले बाँच्छु कसरी भन्न सक्छु तिम्रो मन जस्तो मेरो मन त र निष्ठुरी छैन अब दुईवटा भाइ छन् मसँग कि त पासो लगाएर सुर्किन्छु आफ त आत्महत्या गर्छु अब आत्महत्या कि त यो गोलामा पासो लगाउँछु कि त भिस पिउँछु केवल मर्नाको लागि दुई तरिका अपनाउँछु म ओल्ड एज स्टोरी अब यो बाहेक अरू विकल्प छैन मसँग भन भन यो डिललाई तिमीले कुन जुनीको रिस पक्दैछौ नि स्टोरी कुन जुनीको रिस पक्दैछौ सुरु सुरुमा अमृत भनेर मलाई लोभ्यायो तर अमृत अमृत भनेर भन्दा भन्दै आज अन्त्यमा आएर विष खुवायो निष्ठुरी तिमीले विष बनायो त्यो विषलाई किन निष्ठुरी अमृत भन्यो तिमीले किन आखिर कुन जोडीमा मैले तिम्रो के गरेको थिएन कस्तो भाव गरेको थिएन पाप गरेको थियो भने पनि यति ठुलो सजाय किन दिन्छौ तिमीले हो तिमीले त बिस्तारै बिस्तारै मेरो मनमा सजाउने रानी भनेको थिएँ तर बिस्तारै बिस्तारै तिमीले सक्कली असली रूप देखाउँदै देखाउँदै गयौ निष्ठु तिमीले फेर्दै गयौ आफ्नो रूप रङ्ग आफ्नो भानी व्यवहार हिजो मसँग देखाउने बानी त्यो व्यवहार आज बिल्कुल फरक पाएँ तिमीबाट पाउँदैछु भने बिस्तारै पाउँदै गए त्यसको रहस्य के हो भन्दा आज यही भक्नु रहेछ आज यही दिन देख्नु रहेछ तिमीबाट हो बिस्तारै बिस्तारै तिमीले बिस्तारै बिस्तारै तिमीले आफ्नो रूपरङ्ग फेर्दै गयौ आफ्नो हाम्रो माइले साँचेका हामीले साँचेका धेरै सपनाहरू पुरा गर्नु थियो जिन्दगीमा तर केही हुन पाएन केही साकार हुन पाएन सबै तिम्रै कारण हो सबै दोष म तिमीलाई मात्रै थुपार्न चाहन्छु हो म छातीमा हात राखेर भन्न सक्छु सबै दोष तिम्रो हो निष्ठुरे एक वर्ष बित्न नपाउँदै कसरी हार्यौ तिमीले भाषा कसम कसरी भन्न सक्यौ पढाइको मान्छे कसरी अँगाल्यो पढाइको पढाइको त्यो अँगालोलाई हिजोको त्यो पोहोरको त्यो असार साउन त्यो झरीमा त म तिम्रै हो यो झरीमा एउटा ओत लाग्ने ठाउँ ठाउँ त छैन तर यो झरीमा रोजेपछि सँगसँगै रोजेर साथ त दिन सक्छु भनेर त्यही मेरो छातीमा टाँसिएर कसम खाएकी थियौ तिमीले तर जब जब मङ्सिरको लगिनको दिन आउन थाल्यो जब बिस्तारै मङ्सिर लाग्न नपाउँदै तिमीले अर्कैको साथलाई प्यार भन्यौ तिमी त निष्ठुर हौ तिमीलाई कहिले पनि भलो हुने छैन मेरो मायाको शराब लाग्ने चाहिँ निष्ठुर तिमीलाई मेरो मायाको शराब लाग्ने तिमीलाई कहिले हाँस्नु हुने छैन यसरी मेरो मायालाई लत्याउनु तिमीले आफ्नो जीवनमा तिम्रो आफ्नो जीवनमा ठुलो बज्रपात ल्याउनु हो नि स्टोरी त्यसैले सम्झ तिमीले बिर्से पनि मेरो मनमा मेरो मनमा तिम्रै माया गाडी गाडिएर बसेको छ हो तिम्रै याद आउँछ तिम्रै झल्का आउँछ पोहोरको त्यो बर्खाभरि तिम्रै हो भन्थ्यौ नि हो हिउँदैमा भयो अर्कैको बस हिउँदैमा भयो अर्कैको भएको एक वर्ष भयो आज मेरी माया टाढा भएको एक वर्ष भयो आज फुल झरेर काँडा भएको एक वर्ष भयो आज रक्सी पिए चुरोर ताने तिमी गएदेखि रक्सी पिए चुरोर ताने तिमी गएदेखि तिम्रै कारण छाडा भएको एक वर्ष भयो आज तिम्रै कारण छाडा भएको एक वर्ष भयो आज ओ मेरी माया यानि कि तिमी मदेखि टाढा भएको ठ्याक्कै एक वर्ष भएको छ आज भन्दा पनि एक वर्ष कम भएको छ तर के गर्ने जुनी जुनीसम्म हाम्रो सारलाई बढाउँला अनि सँगै जीवन बिताउँला भनेर साँचेको थिएँ तर एक वर्षमै नबित्दै गयो त्यो माया ओइलाइ गयो आज त्यही फुल झरेको छ जुन हामीले मायामा रोपेका थियौँ त्यही फुल झरेको छ तिम्रै याद भुलाउनको लागि रक्सी पिए चुरोर ताने हो तिम्रै कारणले गर्दा हो सबै गरे आज आजभोलि यो कुलतमा फसे तिम्रै कारणले गर्दा हो हो तिम्रै कारणले गर्दा आज अलि छाडा भएको छु अलि कुलतमा फसेको छु यो जिन्दगीले अधोगति रोजिरहेको छ आज हो किन हो मङ्सिर महिनाको आज तिन गति गइसक्यो चारैतिर जताततै पञ्चे बाजाहरू ए बाजाहरू लगनका बाजाहरू घन्किन थालेका छन् सोचेको थिएँ तिमी मेरो साथमा भएको भए यही मङ्सिर महिनामा पञ्चे बाजाका लगन पारेर पञ्चे बाजाहरू बजाउँला तिमीलाई मनमा सजाउला यस्तै यस्तै धेरै सोचेको थिएँ तर जे सोचे त्यो भएन ठिक विपरीत भयो तिम्रो झल्क आउँछ हो त्यही आउँदो मङ्सिर महिनामा लगन छिनाउला अनि तिम्रो घरमा म जान्छु के भनेको आज जस्तो लाग्छ हो तिम्रै जलको आज तिमीले त्यो भनेको आजै मेरो यो मानस पटलमा थाहा भनेर तिम्रो त्यो जलको तिम्रो त्यो सम्झना थाहा भनेर बसेको छ सायद यो महिनामा पनि धेरै छुट्ने होलान् हामी जस्तै कर्महाराहरू तिमी र म जस्तै भाग्य खोटाहरू सायद यो मङ्सिर महिनामा पनि धेरैको बिछोट हुने होलान् पोहोर साल तिमी र म जस्तै छुटे जस्तै यो महिना पनि सायद यसरी नै छुट्ले होलान् हो तिम्रो अन्तै घरबार जोडियो मलाई छोडेर अन्तै घरबार पोहोर जुन दिन जोडियो नि हो त्यसै दिन हो त्यसै दिन हो मेरो भाग्यको सबै तोडिएको मेरो भाग्यले अधोगति रोजेको कुबाटो रोजेको त्यही दिन बाटो हो जसलाई मैले लगनको दिन चिनौला जसलाई मैले लगनको दिन पोहोर सालको यही लगनको दिनमा तिमीले मलाई छोडेक्याउ तिमीले अर्कैलाई रोजेक्याउ तिमीलाई पहिराउँला भनेर ओर्नेको ती माला पनि आजै मसँग साँचेर राखेको छु तिमीसँग भा खाएका भाषा कसमहरू आजै पनि स्मरण गरिरहेको छ यो मस्तिष्कले तिम्रो माया त यो मनमा एकदम गाला भनेर बसिरहेको छ त्यही क्षण जुन दिन लगनको दिन थियो त्यही दिन तिमी अर्कैको हुँदाको त्यही नै आज सम्झना भनेको छ सबभन्दा ठुलो सम्झना हो मेरो दिन मेरो निम्ति त्यही कालो दिन भयो हो त्यो उन्नाइस सय तिनको त्यो कोत पर्व जस्तो हो त्यो उन्नाइस सय तिनमा धेरै सैदहरूले वीरगति प्राप्त गरेका थिए जुन दिन कालो दिन भनेर घोषणा गरिन्छ नि हो त्यस्तै जुन दिन तिमीले अर्कैको अङ्गालोमा अर्कैले आफ्नो ठान्यो हो त्यही दिन मेरो लागि कालो दिन हो निष्ठुरी कालो दिन आजसम्म पनि तिमी निष्ठुरी मेरो आँखामा घुमिरहेकी छेउ मेरो आँखामा डुलिरहेकी छेउ मेरो मेरो हरेक श्वास प्रश्वासमा तिमी छेउ निष्ठुरी हो पोहोर सालको यही महिनामा यही लगनको दिनमा तिमीले तिमीले मसँग खाएको सबै भाषा कसमर तोडेकी थियौ तिमीले मलाई छोडी अर्कालाई अँगालेकी थियौ तिमीले मबाट माट मबाट गुमेकी थियौ भनौँ या मैले तिमीलाई गुमाएको थिएँ भनौँ या तिमीले मलाई गुमाएकी थियौ जे भए पनि जे भए पनि मेरो दिनमा सबैभन्दा जिन्दगीको सबैभन्दा ठुलो बजेट आएको दिन ओ त्यही हो पोहोर सालको लगनको दिन हो ओ आँखैमा घुमेकी पोहोर सालको लगनको दिनैमा मबाट घुमेकी बस ओ मबाट घुमे तिम्रो झाको भाइ दियो झम्पा 哎妈！ हजुरहरू यति बेला आनाका तान रेडियो कार्यक्रम केवल हजुरको लागि सँगै हुन्छ हुन्छ त आजलाई कार्यक्रमको निर्धारित समय सकिएको छ आजको कार्यक्रमबाट बिदा लिएर जानुपर्ने हुन्छ केवल हजुरको लागि कार्यक्रम हजुरहरूकै लागि बनाइराख्न हजुरहरूको साथ यसरी नै सदैव रहिरहोस् भन्दै धन्यवादका शब्द बोल्न चाहन्छु जसले कार्यक्रम सुन्नुभयो र अरूलाई सुन्न लगाउनु भयो अनि धन्यवाद कारणवश सुन्न नपाउनेलाई पनि त्यसपछि धन्यवाद यस कार्यक्रमका प्रायोजकहरू आहा संसार साप्ताहिक बागेश्वरी कम्प्युटर इन्स्टिच्युट र प्रकृति फोटो स्टुडियोलाई धन्यवाद दिन छुट्याउन नहुने आठ एक रेक पातिहाल्नाका दिल्ली गुरुङ दिपबाबुलाई आभारका शब्दसँगै कोटी कोटी धन्यवाद दिनै पर्छ दिल्लीजी मैले हजुरको भित्री मनको कुरा गर्न कति सफल भएँ या भएन मलाई अफेयरमा जानकारी दिनुहोला यति बोल्दै सबैमा भयो एउटा अनुरोध हजुरहरू पनि हजुरहरूलाई साह्रै मनपर्ने हजुरहरूको जीवनमा मेल खाने चारवटा जति गीतहरू लेखेर पठाउन सक्नुहुन्छ गीतहरू पठाउँदा के नियम भने पालना गर्नुपर्ने हुन्छ एक गीत एउटै प्रकृतिका हुनुपर्ने छ जस्तो लोकगीत भए लोकगीत मात्र र आधुनिक भए आधुनिक मात्र अनि मिलानका भए मिलानका मात्र र बियोगका भए बियोका मात्र त्यस्तै गरी दुई गीतहरूको पुरै थेगो अनि प्रत्येक शब्दहरू लेखेर पठाउनु पर्नेछ त्यस्तै गरी तिन शब्द सङ्कलक सङ्गीतकार गायिका अनि गायिकाको नाम लेखेर पठाउनु पर्नेछ जसको लागि ठेगाना रेडियो कार्यक्रम मध्येको आनाकातान रेडियो कार्यक्रम केवल हजुरको लागि सामुदायिक रेडियो उत्तरगङ्गा फेम एक सय दुई मेगार्ज खलङ्गा एक रुकुम अब चाहिँ जानुपर्छ हजुरहरूको भित्री मनको कुरा गर्न प्रयत्न गर्ने बिहाल मान्छे राम्बी साम साधक अर्को श्रृङ्खलासम्मको लागि बिदा हुन्छु जाँदा जाँदै समय र परिस्थितिलाई आफ्नो अधीनमा लिएर बाँच्नु जीवन जिउने सबैभन्दा राम्रो तरिका हो भने समय परिस्थितिसँगै चल्दा चल्दै पनि जीवनले अधोगति लियो भने आफ्नो सारा जीवन नै समय परिस्थितिको जिम्मा लगाउनु अर्को एउटा जीवन जिउने तरिका हो नमस्कार अर्को हप्ता भेटौँला आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार ताराको आँखामा तारै संसार झुल्किन्छ है छाया वस्तु अनुसार काँडाको आँखामा काँडै संसार फुलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार यस कार्यक्रमका प्रायोजकहरू आहा सञ्चार साप्ताहिक रुकुमबाट प्रकाशनमा रहेको एकमात्र समाचार प्रधान पत्रिका आफ्नो सेवा तथा व्यापार व्यवसायको प्रचार प्रसार गर्न विज्ञापन प्रकाशन गर्न सरकारी तथा गैर सरकारी कार्यालयका सूचना प्रकाशन गर्न चाहनुहुन्छ भने पत्रिकाको कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ जसको लागि प्रकाशक तथा सम्पादक मेघराज खड्का मोबाइल नम्बर सन्तानब्बे चार पचासी एघार सात सय छ बागेश्वरी कम्प्युटर इन्स्टिच्युट विभिन्न कोर्समा कम्प्युटर पढाइनुका साथै इङ्ग्लिस ल्याङ्ग्वेज पनि पढाइन्छ म्यानेजिङ डाइरेक्टर कस्तुप नेपाली मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न बहत्तर शून्य उनासत्तरी खलङ्गा बजारको माथिल्लो बजार मिडिया चोक नजिकै प्रकृति डिजिटल फोटो स्टुडियो फोटो सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै फोन र फ्याक्सको सुविधासँगै इमेल इन्टरनेटको सुविधा विस्तृत जानकारीका लागि चन्द्र कुँवर फोन नम्बर शून्य अठासी पाँच तिस एक सय एकसठी खलङ्गा बजार कालिका मन्दिरको ठिक अगाडि